ला हे हे सिरैमा ये मायालु जानै सुक्यो मायाको पिरैमा ये मायालु सम्झ मनैमा हमको झुल्का घुम्टेको सिर Manitou कि बसामै